तिमीलाई बिन्ती नछोड्न सँगै जिउने मर्ने बाचा बिन्ती न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 हाम्रो नाता तोडेपछि तिमीले छोडी गएपछि हाम्रो नाता तोडेपछि के नै भन्नु छ र बाटो अन्तै मोडेपछि बाटो अन्तै मोडेपछि म धेरै माया गर्छु तिमीलाई बिन्ती छो है सँगै जिउने मर्ने बाचा बिन्ती नतोड है तिमी बिना मर्छु भन्थ्यौ झुठो रहेछ तिम्रो माया तिमी बिना मर्छु भन्थ्यौ झुठो रहेछ तिम्रो माया तडपाईमा मर्दा रहेछ साँचो माया गर्ने यहाँ साँचो माया गर्ने यहाँ धोका माया चोखो माया गर्नेहरू यहाँ धोका खाँदा रहेछन् भाग्यमा नै छैन रहेछ तिम्रो मान्छे भन्ने हिजो था